तिमीलाई भन्दा धेरै माया गर्छु मैले फ्लिज एकचोटि ल मलाई मौका दिएर हेर कति माया गर्ने छु मैले मलाई मौका दिएर हेर कति माया गर्ने छु मैले सुम्पी दिउँला मेरा सारा खुसीहरू तिमीलाई सुम्पी दिउँला मेरा सारा खुसीहरू तिमीलाई खुसी देख्न पाए चाहिँदैन केही अरू तिमीलाई खुसी देख्न पाए चाहिँदैन केही अरू तिमीले बुझ्दै बुझिनौ कहिले आफूलाई भन्दा धेरै माया गर्छु मैले प्लिज एकचोटि ल मलाई मौका दिएर हेर कति माया गर्ने छु मैले मलाई मौका दिएर हेर कति माया गर्ने छु मैले Hello, what's up, friend? It's me, खुसी हुन्थे होला माया गर्छु भन्यो खुसी हुन्थे होला माया गर्छु भन्यौ भने जुनी जुनी साथ दिन्छु तिमी मेरी बन्यौ भने जुनी जुनी साथ दिन्छु तिमी मेरी बन्यौ भने मेरो मनको भावना तिमीले बुझ्दै बुझिनौ कहिले आफूलाई भन्दा धेरै माया गर्छु मैले प्लिज एकचोटि ल मलाई मौका दिएर हेर कति माया गर्ने छु मैले मलाई मौका दिएर हेर कति माया गर्ने छु मैले मलाई मौका दिएर हेर कति माया गर्ने छु मैले